मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो बिछोडिने कस्तो भाग्य होला धेरै हिँडे बाटोहरू धेरै तरे खोला आफ्नैसँग बिछोडिने कस्तो भाग्य होला नियतिको घाम पानीले पोल्यो रुझायो मिठा मिठा सपना पनि यसले उडा पुर्यायो हुँदैन पराई भई बाँच्न मलाई आवामान छैन जता टेकु करा कडा टेक्ने ठाउँ छैन पराई भई बाँच्न मलाई आवामान छैन कता छुटेर हर कहाँ खुसी हरा रुवायो कहिले रुवायो कहिले हँसायो कहिले रुवायो आफ्नैसँग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले